सिर सिर सिर सिर हवा संग सरदैया तिमी झर झर झर सुलीको पानी भन्दा सिर यो जवानी सर्दै आउनु तिम भेट्न आउनु यो मनको कुनामा माया लुकी लुकी भेट्न आउनु यो मनको कुनामा जस्तै चोखो छ जवानी तिम्रै लागि सम्हालेको छु यो जिन्दगानी सिर सिर सिर सिर हावासँगै सर्दै आउनु तिमी झर झर कहिले देख्छु जुनको छाया रातको अन्धेरीमा कहिले देख्छु किरण सँगै मनको बिहानीमा कहिले देख्छु जुनको छाया रातको अन्धेरीमा जस्तो लाग्छ तिम्रो सम्झनामा सिरसिर सिरसिर हावासँगै सर्दै आउनु तिमी सिर झर झर झर्दै आउँछु मनी सिरसिर हावासँगै सर्दै आउनु तिमी